नौ पन्ध्र बजेदेखि दस बजीसम्म तपाईँको माझमा हामी आउने गर्छौँ रातको समयमा अवश्य पनि सबैलाई आफ्नो मायालुको याद आउँछ अवश्य पनि आफ्नो मान्छेको याद आउँछ तपाईँ भौगोलिक रूपमा टाढा हुनुहुन्छ आफ्नो मान्छे आफूभन्दा धेरै टाढा छ भने अझ बढी यादहरू आउने गर्छ यो यादै यादको अध्यारो पाटाहरूलाई चिर्दै तपाईँको मुटुको मायालाई तपाईँको मुटुका आभासहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि कार्यक्रम मुटुदेखि मुटुसम्म एउटा तार बनेर छ तपाईँ आफ्नो मनका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउन चाहनुहुन्छ अथवा तपाईँको आफ्नो मान्छेको मुटुको कुरा मेरो आवाजमा सुन्न चाहनुहुन्छ भने तपाईँ पनि दुईवटा माध्यमहरू प्रयोग गर्न सक्नुहुन्छ त्यसका लागि तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एक स्पेस यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँलाई केही साता अघिदेखि निकै नै समस्या भइरहेको छ एसएमएस लाइन चार चार दुई दुईमा म्यासेजहरू केही समयसम्म आउने तर यो रात्रिकालीन समयमा चाहिँ ब्लक हुने समस्याहरू देखिरहेको छु तर पनि आज चाहिँ यो समस्या हटिसकेको छ म तपाईँलाई आग्रह गर्न चाहन्छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस स्पेस यम यम स्पेस तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा कार्यक्रम मुटुदेखि मुटुसम्मको हामीले पोस्ट गरेका छौँ त्यो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यो पन्ध्र पैँतालिस मिनटको समय तपाईँको सन्देशहरू तपाईँको आफन्तसम्म तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने यो प्रयास रहनेछ यतिखेर तपाईँको पहिलो एसएमएस लिन चाहन्छु साथीहरूले दिउँसैदेखि एसएमएस गर्न थाल्नु भएको थियो रहेछ एसएमएसहरू लिन चाहन्छु दादा मि माया भैँसे छबाट दसैँमा खाने चिउरा र मासु तिहारमा खाने सेल माया प्रेममा धोका दिनेलाई हाल्नै पर्छ जेल रे के भन्नुभएको छ <laughs> जेलमै त के हाल्नु भन्नु है अब माया गर्नेहरूले कहिलेकाहीँ बाध्यताहरूमा पनि धोका दिन्छन् कि जस्तो लाग्छ त्यो बाध्यतामा दिएको धोकालाई चाहिँ हामी धोका नभनौँ त्यो एउटा बाध्यतामा परेर कहिलेकाहीँ आफ्नो मान्छे हाम्रो आफ्नै मनभित्रको मान्छेले पनि त्यस्तो गलत कार्यहरू गर्न सक्छ गलत निर्णयहरू गर्न सक्छ यद्यपि माया साँचो छ भने सकेसम्म दुनियाँसँगै किन डराउने सकेसम्म परिस्थितिहरूसँग किन डराउने परिस्थितिको परिस्थितिसँग हामी डराउन थाल्यौँ भने हामी अवश्य पनि पछि पर्छौँ त्यसैले परिस्थितिसँग डराउनुको साटो बरु हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि जेलै हाल्ने कुरा गर्नुभएको थियो त्यही भएर यो कुराहरू अलिअलि उठाएँ अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे सपना फ्रम भैँसे छबाट भाग्यरेखा कोरेको नि हजुर मुटु नै किन पोल्छ होला कसैलाई मन पराएपछि तिम्रो याद भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन माफ गर्नुहोला सपनाजी अब तपाईँले पुरा एसएमएस गर्नुभएको थियो तर हामीले पुरा एसएमएस प्राप्त गर्न सकेनौँ त्यसको लागि सरी भन्न चाहन्छु अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा म पूजा भैँसे छबाट विशाल आहा विशाल महल चाहिँदैन मलाई बस बाँच्नको लागि झुप्पडी बाँच्नको लागि झुप्पडी भए पुग्छ विशाल महल चाहिँदैन मलाई बस्नको लागि झुप्पडी भए पुग्छ राम्रो सुन्दर चाहिँदैन मलाई जिन्दगीभरि मलाई भन्नुभएको छ त्यस पछाडि उहाँले के लेख्नु भएको थियो कुनै पूजाजी थ्याङ्क सो मच तपाईँको यो मुठीको कुराको लागि अर्को एसएमएस गर्नु भएको छ सपना फ्रम भैँसी छबाट भाग्यरेखा कोएको नि हजुर मुटु नै किन पोल्छ होला भन्नुभएको छ तिम्रो यादमा उही मेरो मायालुको लागि भनेर लेख्नु भएको रहेछ उहाँले अघि आधी मात्र आएको थियो थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लासु चन्द्रदा फ्रम भैँसी छबाट मलाई धेरै माया गर्ने मुठुलाई I love you and miss you भन्छु मेरो प्यारो दिदी सुनिता युनिसा एन्ड सपना सोना थिङलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अभिवादन चन्द्र दादा गएको सातामा आउन सकिनँ तर हजुरलाई धेरै मिस गरिरहेको छु भन्नुभएको छ अवश्य पनि मिस गरिरहेको छु तपाईँहरू सम्पूर्णलाई तर साथी को पर्नुभयो नाम पनि लेख्न छुट्याउनु भएछ थ्याङ्क सो मच तपाईँको यो मायाको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु मै हेनपा आठदेखि विनोद तामाङ दाजु हेर्नु न मलाई के भएको हो एउटा केटी साह्रै मन पऱ्यो के गर्ने होला लौ भनिदिनु है दाजु भाइ <laughs> भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि विनोद तामाङजी मन परेछ तपाईँलाई राम्रो कुरा माया मन पर्नु र माया गर्नुमा चाहिँ कहिलेकाहीँ फरक पर्छ त्यसैले तपाईँ वास्तविक रूपमा उहाँलाई माया गर्नुहुन्छ या तपाईँलाई साँच्चै मनपर्छ त्यो मात्र कुरा तपाईँले चाहिँ बुझेर मात्रै अगाडि बढ्न सक् होला म यो तपाईँलाई आग्रह गर्न चाहन्छु कहिलेकाहीँ हामी मन पराउनुलाई माया गर्नु सोध्छौँ आखिरमा हुन त यी दुईवटा कुरा सुन्दा उस्ता उस्तै लाग्छन् मन पराउनु र माया गर्नु भनेको उस्ता उस्तै हुन् जस्तो पनि लाग्छ तर तपाईँले कहिलेकाहीँ सोच्नुभएको होला तपाईँको एकदमै बेस्ट फ्रेन्ड एकदमै मिल्ने साथी तपाईँ केटा हुनुहुन्छ तपाईँको केटी साथी अथवा तपाईँ केटी हुनुहुन्छ तपाईँको केटा साथी एकदमै मिल्ने बेस्ट फ्रेन्ड हुनुहुन्छ तपाईँ उहाँलाई यति मन पराउनुहुन्छ यति माया गर्नुहुन्छ तर तपाईँको प्रेमिकाको रूपमा गर्ने माया तपाईँले प्रेमीलाई गर्ने माया र तपाईँले साथीलाई गर्ने मायामा थोरै मात्र भए पनि भिन्नता हुन्छ हुन त यी मायाकै केही प्रकारहरू हुन् मायालाई प्र आकार प्रकारमा ढाल्न त नमिल्ला तर अलिकता यो कुरा गर्नु पर्दाखेरि हामीले मायालाई यो प्रकारबाट यो दृष्टिकोणबाट पनि हेर्न सक्छौँ विभिन्न दृष्टिकोणहरू हुन्छन् त्यसैले माया वास्तविक रूपमा तपाईँ उहाँलाई प्रेमिका बनाउने रूपमा माया गर्नुहुन्छ या साथी मात्रै मन पराउनुहुन्छ साथीको रूपमा त्यो चाहिँ तपाईँले बुझ्नुपर्छ र तपाईँले माया गरेर मात्र पनि हुँदैन तपाईँले मन पराएर मात्र पनि हुँदैन तपाईँले कसैलाई जीवनसाथी बनाउन चाहनु भएको छ तर उहाँले तपाईँलाई जीवनसाथीको रूपमा हेर्नुहुन्छ वा साथीको रूपमा त्यो चाहिँ तपाईँले ख्याल गर्नुहोला thank you so much Vinodji तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु miss you so much and it's me Yunisa पानीबाट आज मलाई माया गर्ने मेरो आफ्नो मान्छेलाई सम्झिरहेको छु भन्नुहोला साथमा नभए पनि I love you miss you उसैको लागि मिस युनिसा थिङ भन्नुभएको छ थ्याङ्क सो मच युनिसाजी तपाईँको यो एसएमएसको लागि उहाँसम्म तपाईँको एसएमएस पुगिसकेको छ अवश्य पनि अर्को एसएमएस गर्नुभएको छ हाई दादा दसैँ कस्तो भयो त भन्नुभएको छ दसैँ त यस्तै हो रमाइलो केही दुःख यसपालि टिका पनि हुँदैन थियो है यस्तै भयो मिस सुस्मी तामाङ फ्रम नेवार पानीबाट मेरो साथी अथवा आफन्तहरूलाई ह्याप्पी तिहार भन्न चाहन्छु र तपाईँलाई पनि दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई पनि ह्याप्पी तिहार अर्को एसएमएस गर्नुभएको छ hello I am Srijana Tamang from खोला एक गोगन पानीबाट हाई दाजु हाउ आर यु भन्नुभएको छ ठिकै छ तपाईँलाई कस्तो छ कुनै खाना भयो त भन्नुभएको छ खाना पनि भइसकेको छ आज मेको सन्देश भन्नुपर्दा माई अल फ्रेन्ड एन भन्नुभएको छ अरू पनि लेख्नु भएको थियो होला यति मात्र आयो सृजनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु यो रात्रिकालीनको फ्याफुल हामी नितु मोक्तान फ्रम हेटौँडा अट्ठाइसबाट दाजु मलाई उसलाई कल गरेको रिसिभ नै गर्नुहुन्न प्लिज कल रिसिभ गर्नु भनिदिनु है भन्नुभएको छ ल भाइ <laughs> नितुजीको आफ्नो मान्छे को हुनुहुन्छ फोन रिसिभ गर्नुभएको छैन अरे एकचोटि फोन चाहिँ रिसिभ गर्नुहोला यो फोन रिसिभ नगर्दाखेरि अलिकता बढी तनाव हुन्छ मलाई थाहा भएको कुरा मात्रै भनिदिएको <laughs> तपाईँहरूलाई पनि अवश्य पनि थाहा छ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको मनका आभासहरू तपाईँको मुटुको कुरा तपाईँको मुटुको तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने तार कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र प्रेम आलापका कुराहरू गरिरहेको छु एसएमएस गर्न सक्नुहुन्छ तपाईँको लभ रिलेटेड एसएमएसहरू छन् भने मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट पनि गर्न सक्नुहुन्छ मुटुदेखि मुटुसम्मको पोस्ट हामीले गरेका छौँ त्यसमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ थुप्रै साथीहरूको कमेन्टहरू पनि आइरहेका छन् कमेन्ट एकैछिनमा लिन्छु त्योभन्दा अगाडि एउटा गीत सुनौँ गीत पछाडि हामी पुनः आउनेछौँ रेडियो सर्भर सुन्दै गर्नुहोला यही डूबे दिन मेरे यही होते हैं सवेरे यही मरना तेरी गलियां गलियां तेरी गलियां मुझको भावे गलियां तेरी गलियां तेरी गलियां गलियां तेरी गलियां यूं ही तड़पावे गलियां तेरी गलियां दोलिया यो निकै नै सुन्दरी साङ्गीतिक आवाज तपाईँको लागि राखेँ कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ तपाईँ म छु तपाईँकै मनभित्रको साथी Chandra W W W dot radio server dot com dot NP मार्फत पनि तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँका सन्देशहरूलाई तपाईँको आफन्तसम्म पुर्याउने म चेष्टा गरिरहेको छु यतिखेर तपाईँका एसएमएसहरू तपाईँ भने एसएमएस गर्दै गर्नुहोला एसएमएस गर्ने तरिका मोबाइलको म्यासेज बक्समा गएर एचआरएस टाइप गर्नुहोस् एउटा खाली ठाउँ छोडेर यम यम टाइप गर्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दिन म्यासेज गर्दै गर्नुहोला यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ साथीहरू एउटा मात्रै कमेन्ट गरिदिनु भएमा म आभारी हुने थिएँ तपाईँहरूले दुईवटा कमेन्ट दोहोऱ्याएर गर्नुभएको छ सकेसम्म एउटा मात्र कमेन्ट म लिने प्रयास गर्नेछु अबको क्रममा भने राख्दैछु तपाईँका कमेन्टहरू कमेन्टहरू लेख्ने क्रममा युनिसा थिङजी लेख्नुहुन्छ कता कता देखेँ उसलाई सम्झिरहन मन लाग्यो कता कता देखेँ उसलाई सम्झिरहन मन लाग्यो मुटुभरि राखेँ उसलाई आई लभ यु भन्न मन लाग्यो मे उसको स्माइल उसैको स्पर्शे आमै <laughs> उहाँले के लेख्नु भएको छ अगाडि अह उहाँले के लेख्नु भएको छ आमै लेख्नु भएको छ आयु मेरो तिमीलाई युगौँ युग बाँच तिमी आयु मेरो तिमीलाई युगौँ युग बाँच तिमी सम्झनाको मिठो लहर मुटुभरि साँच तिमी उसैको मिस उसैको मिस युनि साथी थ्याङ्क यू दाजु गुड नाइट मेरो मान्छेलाई शुभरात्रि र हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि युनिसाजीले नै अर्को कमेन्ट गर्नुभएको थियो रहेछ हाई स्विट भोइसको धनी दाजु रात्रिकालीन अभिवादन साथमा मिठो सम्झना हजुरलाई र सरोवर टिमलाई दाजु म उसको स्माइल उसैको स्पर्शे गोगन युनिसा पानीबाट गोगनपानीबाट कमला विमला दिपा अनु बबी सबिनालाई miss you friend Romeo Abiral Mausam Amrit SP Puja all sis and bro or फ्रेन्डलाई good night for dot dot dot भन्नुभएको छ डट डट डटलाई आई लभ यु भन्न चाहन्छु ल दाई उसैलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट गर्नुहुने साथी हुनुहुन्छ यतिखेर <coughs> अशोक तामाङजीले कमेन्ट गर्नुभएको छ बादल पनि कुना पस्यो नदी बन्यो निलगङ्गा अह निलो न निलो भन्नुभएको छ बादल पनि कुरा कुना पस्यो नदी बन्यो निलो नाङ्गा नाङ्गा डाँडाहरू कतै छैन हिलो तातो तातो हावा चल्छ अझै तातो घाम कि उहाँले के भन्नुभएको थियो रहेछ घामस कि नसकी गर्नुपर्छ घाम घामका किरण भन्नुभयो होला नसकी गर्नुपर्छ आज यहाँ काम मरुभूमि खाडी मुलुक दुवै यसको नाम भन्नुभएको छ अशोक तामाङ आग्रा मकवानपुर हाल UAE okay bye good night भन्नुभएको छ अशोकजी थ्याङ्क सो मच यस्तै छ विदेशका दुःखहरू विदेशमा तपाईँले जति दुःख गर्नुभएको छ त्यसका ती दुःखका पलहरूलाई तपाईँले जिन्दगीमा अगाडि बढ्ने एउटा माध्यम बनाउनुहुनेछ म यही अपेक्षा गर्छु अर्को कमेन्ट गर्नुभएको छ तान्जेन तामाङजीले तिम्रा ती मिठो मुस्कान अनि मायालु गाली अनि रिस ओहो म त भुतुक्कै भयो miss you and love you Kalu भन्नु छ थ्याङ्क सो मच तान्जेनजी तपाईँको यो कमेन्टको लागि मिठो मुस्कान अनि मायालु गाली अनि रिसहरू साँच्चै नै मायामा यी तिनवटा कुराहरूको विशेष महत्त्व पनि हुन्छ तपाईँको सन्देश तपाईँको आफ्नो मान्छेले पाइसक्नु भएको छ अवश्य पनि अर्को कमेन्ट गर्नुभएको छ कविता घलेजीले हेलो चन्द्र दादा मि कविता गोले लेख्नु भएको रहेछ भैँसे साथबाट दादा मेरो सन्देश भन्नुपर्दा मेरो दाहरू धन कमल अतीत त्यसै गरी सुमित अनिल अनिल त्यसै गरी सुनिललाई ह्याप्पी तिहार भन्न चाहन्छु अनि मेरो साथीहरू कुनसाङ सीता एन्ड सिसहरू कल्पना बबिता सरिना एन्ड सजिनालाई एन मेरो लभली हस्बेन्डलाई love you and miss you भन्न चाहन्छु दाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ ह्यारी खनाल कोकिनजी भन्नुभएको छ दादा म एउटालाई यति धेरै माया गर्छु कि जुन म सोच्न पनि सक्दिनँ बट उसले मलाई देखावटी माया गर्छ भनिन्छ साँचो माया गर्दा गर्दा झुटो माया पनि पछि त्यो माया साँचोमा बदलिन्छ अरे बट आज तिन वर्ष भयो जति साँचो माया गरे पनि मेरो माया कहिले सफल हुने हुने भएन कहिलेकाहीँ कहिलेकाहीँ त आत्महत्या पनि गर्न मन लाग्छ आई लभ यु सीमा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि ह्यारीजी आत्महत्या किन गर्छन् मान्छेहरू म बेला बेलामा यही प्रश्न गर्छु प्रश्न सोध्छु मनभित्र यही प्रश्न खेलाउँछु जसले हाँसी हाँसी जिन्दगीलाई त्याग्न सक्छ उसले जिन्दगी जिउन किन सक्दैन आत्महत्या गर्ने आँट आउँछ भने जिन्दगी जिउनु आत्महत्या गर्नुभन्दा सरल हो जस्तो लाग्छ मलाई हो आत्महत्या गरिसकेपछि तपाईँलाई एकैछिन पीडा हुन्छ तपाईँले संसार छोडेर जानुहुन्छ तपाईँसँगै तपाईँका सबै दुःखहरू सकिएर जान्छ सिद्धिन्छ तपाईँको मृत्युसँगै तपाईँको अन्तिम पलसँगै तर आत्महत्या गरिसकेपछि तपाईँ एउटाले यो संसार छोड्दा त्यसको प्रभाव क कसलाई पर्छ तपाईँ एक्लैले भोग्नु भन्दा लाखौँ गुणा पीडाहरू तपाईँको मृत्यु पश्चात तपाईँको आफन्तले भोग्नुपर्छ त्यसैले बरु जति सक्छु दुःख आफै भोगौँ जिउने प्रयास गरौँ किन आफ्नो कारणले आफ्नो आफन्तहरूलाई रुवाउने किन आफ्नो कारणले आफ्नो आफन्तहरूलाई सदैव अभावको अवस्था सिर्जना गर्ने मलाई यस्तै लाग्छ हो चन्द्रले यसो भनिरहँदाखेरि माया गर्नुहोस् अनि थाहा हुन्छ चन्द्रजी भन्नुहोला म पनि गुज्रेको छु यो मायाको यो स्टेजबाट यो मायाको जुन यो छेना आउँछ यो पल आउँछ यो पलबाट हरेक मान्छे गुज्रेको हुन्छ म पनि गुज्रेको छु त्यसैले आज सिङ्गो उदाहरण म आफैले दिन्छु म बाँचेको छु मसँग मलाई माया गर्ने आफ्नो मान्छे छ हो पहिलो प्रेम सबैको सफल हुँदैन तपाईँको पनि नहुन सक्ला अथवा हुन पनि सक्ला मेरो पनि भएन अरू धेरै साथीहरूको पनि भएन होला तर मायामा किन पहिलो दोस्रो तपाईँको पहिलो माया छुट्यो भने के तपाईँले आफ्नो श्रीमती आफ्नो श्रीमानलाई आफूले पहिलेको मान्छेलाई जति माया गरे त्यति माया गर्न सक्नुहुन्न र अवश्य पनि त्योभन्दा बढी माया गर्न सक्नुपर्छ मलाई त्यस्तो लाग्छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि र तपाईँको यो तिन वर्षसम्म तपाईँले साँचो माया गरिरहनु भएको छ म तपाईँलाई शुभकामना दिन चाहन्छु एक दिन चन्द्रले सुन्न पाओस् तपाईँको माया सफल भयो भनेर इनकेस तपाईँको माया सफल भएन छ भने पनि एक दिन तपाईँ हाँसिरहनु भएको छ खुसी नै हुनुहुन्छ पहिलो माया छुट्टी पनि भन्ने मैले सुन्न पाएँ यो अपेक्षा गर्छु थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ प्रिन्स तामाङजीले हेलो चन्द्रजी खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ टुडे मेरो मुटुमा बस्न सफल मेरो मायालाई I miss you and love you भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अन्य पनि थुप्रै साथीहरूले कमेन्ट गरिरहनु भएको छ तपाईँ कमेन्टहरू एकैछिनमा लिन्छु यति यतिखेर चाहिँ म तपाईँको एसएमएस लिन चाहन्छु एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ नमस्ते दाजु मि सबिना भैँसे छबाट मेरो एसएमएस मलाई धेरै माया गर्ने विकासको मिठो माया र लभ यु विकास म हजुर आउने बाटो छु र प्यारो छोरा भन्नुभएको छ यस लेख्नु भएको छ त्यसभन्दा पनि उहाँले अन्य कुराहरू पनि लेख्नु भएको थियो होला सन्दीप जस्तो लाग्यो मैले सदैव पढिरहेको तर नाम बिर्सेछु माफ गर्नुहोला विकासजीले पनि कार्यक्रम सुनिरहनु भएको होला सबिनाजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ सुन्दर सपना मिठो कल्पना अविरल सम्झना अल माई फ्रेन्ड्सलाई बिर्सेको छैन सम्झिरहेको छु I miss you I love you Bhainse आर्टबाट भैँसे आर्ट किटिनीबाट कल्पना थिङ भन्नुभएको छ थ्याङ्क सो मच कल्पनाजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु म गोगन पानीबाट शर्मिला तामाङ आज म मेरो बीलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ तपाईँको बिले पनि कार्यक्रम सुनिरहनु भएको होला थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा म सपना घिसिङ भैँसे छबाट प्यारी भाउजू सबिना शिष बसन्ती घिसिङ सुनिता थिङ बबिता मोक्तान पूजा सबैलाई यु भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क सो मच सपनाजी तपाईँको यो एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यस हाम्रो रेडियो सर्भरको सर्ट फर्म यस लेख्नुहोस् र एउटा खाली ठाउँ छोडेर मुटुदेखि मुटुसम्मको छोटो रूप यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा आरामै हुनुहुन्छ मे रूपेश तामाङ बसमाडी नौ लालझाडीबाट दादा म आज माई बेस्ट फ्रेन्ड मायालाई मिस यु भन्न चाहन्छु एन्ड अल माई फ्रेन्डलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुहार राम्रो होइन मलाई मन राम्रो भए पुग्छ हाई दादा के छ खबर माम खानुभयो त मि लक्ष्मी लामा फ्रम हाँडी खोला मेरो कान्छुलाई धेरै मिस गरिरहेको भन्न चाहन्छु भन्नुभएको छ तपाईँको कान्छुले पनि तपाईँलाई धेरै सम्झिरहनु भएको होला फोन पनि आउँछ होला एकैछिनमा फोन हेर्दै गर्नुहोला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ आहा अर्को एसएमएस गर्नुभएको छ उहाँले लेख्नु भएको छ हाई दादा मि उर्मिला लामा पदम पोखरीबाट माई अल फ्रेन्डहरूलाई ह्याप्पी तिहार भन्न चाहन्छु एन्ड दादालाई पनि ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई यो एसएमएसको लागि मलाई पनि सम्झनु भएकोमा अहिले तपाईँका कमेन्टहरू थुप्रै आइरहेका छन् यतिखेर तपाईँका केही कमेन्टहरू पनि लिन चाहन्छु हामीसँग समय एकदमै कम हुन्छ किन भन्दा आज त दसैँ बजी सकाउने तर्खरमा पनि छु म किन जाडो महिना छ अलिक चाँडै सुतेर चाँडै उठेर रेडियोका थुप्रै कार्यक्रमहरू कार्यहरू गर्नु छ यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु एलेक्स मनोजीले all of you miss you and server unit any time love you भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो मायाको लागि अर्को कमेन्ट गर्नुभएको छ मनिषा लामाजीले तिम्रो लागि यो मुठुमा केवल एउटा ठाउँ छ तिम्रो लागि यो मुठुमा केवल एउटा ठाउँ छ गहिरेर हेर तिमी त्यहाँ तिम्रो एउटा नाउँ छ तिम्रो लागि यो मुठुमा केवल एउटा ठाउँ छ गहिरिएर हेर तिमी त्यहाँ तिम्रो एउटा नाउँ छ नपाउन सक्छु तिम्रो माया न बाँच्न सक्छु तिमी बिना नपाउन सक्छु तिम्रो माया न बाँच्न सक्छु तिमी बिना कुन फुलको बोट हो यो माया कुन भुलको हो यो माया भन्नुभएको छ एकदमै राम्रो भावना थ्याङ्क सो मच उहाँले अगाडि लेख्नु भएको छ हेलो हाई मिठो भोइसको धने चन्द्रजी दर्शन नमस्ते मि मनिषा लामा हेटौँडातिरबाट मेरो यो सन्देश उही मनको प्यारो मान्छेको लागि र अल फ्रेन्डको लागि ओके बाई दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ नम्रता तामाङजीले नमस्ते दाई मि नम्रता फ्रम भैँसे साथबाट आज मेरो निष्ठुरी मान्छेलाई love you and miss you for ever भन्न चाहन्छु मलाई थाहा छ तपाईँ मदेखि टाढा हुँदै हुनुहुन्छ तर म तपाईँलाई सदैव माया गरिरहनेछु अब आउने बिस गते मेरो निष्ठुरी उदयपुरबाट तिहार सेलिब्रेट गर्न घर आउँदै हुनुहुन्छ उहाँलाई शुभयात्रा and happy Tihar and I love I love you so much भन्न चाहन्छु भन्नुभएको छ नम्रताजी कहिलेकाहीँ आफ्नो मान्छे आफूबाट टाढा भएको आवाज हामी गर्छौँ तर आफ्नो मान्छेसँग सकेसम्म सदैव नजिक हुने कोसिस गर्नुपर्छ सदैव माया गर्ने कोसिस गर्नुपर्छ हामीले कहिलेकाहीँ कोसिस नगर्दा पनि हाम्रो माया असफल भइरहेको हुन्छ त्यस्तो बेला हामीले जिन्दगीमा एउटा के भन्ने यो वितृष्णा मनमा बढिरहन्छ हामीले यस्तो गरिदिएको भए मैले यस्तो गरेको भए सायद आज मेरो माया मसँग हुने थियो होला यो गिल्टी सदैव तपाईँको मनमा हुनसक्छ त्यसैले माया गरौँ अझ हामीले सदैव माया गर्दा गर्दै पनि माया छुट्यो भने त कसको के लाग्छ र होइन अवश्य पनि अर्को कमेन्ट गर्नुभएको छ माया तामाङजीले हेलो दादा यो रात्रिकालीन समयको चिसो मौसमको न्यानो अभिवादन साथमा मिठो सम्झना हजुर लगायत सम्पूर्ण सरोवर एफएम युनिटलाई मी माया तामाङ फ्रम हेटौँडा दादा यो माया पनि बुझ्नै नसक्दो हुँदो रहेछ मुटु जले खरानी भयो छाती छिरे कसलाई सुनाऊ पहिलो माया नै बिछोड भयो मनको व्यथा कसलाई सुनाऊ okay bye good night have an ice cream भन्नुभएको छ पहिलो माया प्रायः सबैको यस्तै हुँदो रहेछ <laughs> थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ थुप्रै कमेन्टहरू छन् कसरी सघाउने हो मलाई पनि अलि गाह्रो लागिरहेको छ अर्को कमेन्ट छ एकल यात्री भुवन तामाङजीको हाई दादा सन्चै हुनुहुन्छ फुलको माला नगासे पनि काँडाको माला दिनु भेट हुँदा नबोले पनि मुसुक्क हाँसिदिनु यति भन्छु दादा निष्ठुरीलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि मिस्ट्रीले तपाईँको कमेन्ट पनि सुनिसक्नु भएको होला अर्को कमेन्ट गर्नुभएको छ राज थोकर तामाङजीले हेलो चन्द्र दादा आरामै हुनुहुन्छ मि राज तामाङ थोकर आज यो मुटुदेखि मुटुसम्म कार्यक्रम मार्फत मेरो मुटुको टुक्रा प्यारी बसन्ती घिसिङलाई मिठो सम्झनाको साथमा सम्झना छ भनिदिनु है चन्द्र दादा बाई गुड नाइट दादा एन्ड अल फ्रेन्ड भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि र राज्यले भन्नुभएको छ सम्झना भनिदिनु होला प्यारी बसन्तीजीलाई भन्नुभएको छ बसन्तीजी तपाईँलाई धेरै सम्झना गर्नुभएको छ राज्यले तपाईँलाई यो सन्देश उहाँको तर्फबाट अर्को कमेन्ट पनि छन् ती कमेन्टहरू पढ्छु ती कमेन्ट पढ्नुभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि मनवा निकै नै सुन्द्री साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले र अब भने एकदमै <laughs> एकदमै हामी कार्यक्रमको अन्तिमतिर छौँ त्यसैले गर्दा तपाईँका एसएमएस र कमेन्टहरूलाई म सर पढ्न गइरहेको छु कमेन्ट गर्नुभएको छ बिएन धितालजीले सम्पूर्ण साथीहरूलाई धेरै सम्झन चाहन्छु यो रात्रिको समयमा भन्नुभएको छ तपाईँको कमेन्टको लागि धेरै धेरै धन्यवाद छ बिएनजी बिएन धिताल मेरो एकदमै मिल्ने साथी पनि हुनुहुन्छ बच्चैदेखिको साथी नभए पनि बच्चैदेखिको साथीभन्दा कम हुन्न थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अन्य साथीहरूको पनि कमेन्टहरू छन् थुप्रै कमेन्टहरू म तपाईँको कमेन्टहरूलाई कसरी राख्ने होला भनेर पनि सोचिरहेको छु त्यसै गरी <laughs> तपाईँका कमेन्टहरू कसरी राख्ने भनेर सोच्दा सोच्दै तपाईँको एसएमएस पनि कसरी सघाउने भनेर पनि अलिकति डर लागिरहेको छ त्यसैले म सर्वप्रथम अब भने तपाईँका अनुरोध गर्न चाहन्छु अब भने तपाईँले एसएमएस र कमेन्टहरू अहिले नगर्नुहोला <laughs> तपाईँको एसएमएस र कमेन्टहरू अब भने म धेरै राख्न सक्दिनँ यतिखेर तपाईँको एसएमएस सकाउँछु एसएमएस सकाउने बित्तिकै तपाईँको कमेन्टहरूतिर लाग्छु सकेसम्म तपाईँ कमेन्ट पढ्छु नसकेसम्म नाम भए पनि लिने प्रयास गर्नेछु अर्को एसएमएस गर्नुभएको छ उर्मिलाजीको एसएमएस पढेँ मैले जस्तो लाग्छ हो पढिसकेको छु अन्तिम एसएमएस छ हाई दादा एम आर फ्रम हुफ्रा म मेरो मायालु पीलाई love you for ever and alert and alert भन्न चाहन्छु बट उसले थाहा छैन भन्नुभएको छ अरू पनि लेख्नु भएको थियो उसलाई थाहा छैन कहिलेकाहीँ <laughs> माया यस्तै हुन्छ आफूले माया गर्ने मान्छेलाई थाहा हुँदैन तर आफूले धेरै माया गरिरहेका हुन्छौँ अवश्य पनि तपाईँको माया सफल होस् यही शुभकामना र तपाईँको एसएमएसलाई यही बिट मारेँ अब भने तपाईँको कमेन्टतर्फ लाग लागिरहेको छु म कमेन्ट गर्नुभएको छ घिसिङ कविताजीले हाई ब्रो सन्चै हुनुहुन्छ मेरो सन्देश भन्नुपर्दा special my heart just dot dot dot डटको लागि miss you and love you all time भन्दै ओके बाई ब्रो भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अशोक थिङजीले हाई दादा नमस्ते मि अशोक थिङ बस्तीपुरबाट एकदमै हाम्रो नियमित कमेन्ट गर्ने साथी श्रोता हुनुहुन्छ यो मेरो सन्देश भन्नुपर्दा अल फ्रेन्डलाई miss you my sis Namrata र माया गर्ने यम डड डडललाई miss you and love you अनि सानो गजल पनि ल दादा भन्नुभएको छ लेख्नुहुन्छ मायाको छुट्टै सानो संसार बनाउँछु मायाको छुट्टै सानो संसार बनाउँछु संसारभरि मायाको प्यार बनाउँछु मायाको छुट्टै सानो संसार बनाउँछु संसारभरि मायाको प्यार बनाउँछु आजभोलि हामी टाढा भयो यम आजभोलि हामी टाढा भयो नि यम एक दिनसँगै बस्ने घरबार बनाउँछु मायाको छुट्टै सानो संसार बनाउँछु संसारभरि मायाको प्यार बनाउँछु भन्नुभएको छ एकदमै राम्रो छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि रोमियो अर्जितजी यो अधेरी कालो रातको मिठो मायाको साथमा धेरै दिनको दर्शन नमस्ते आराम त हुनुहुन्छ दादा म हटियादेखि सन्तोष नगरकोटी हटियादेखि हुन त दादा यो प्रोग्राम भनेकै एक मनको कुरा अर्को मनसम्म पुर्याउने एउटा मार्ग हो मनी सोच्थे जिन्दगी एउटा फुलको फुलेको फुल हो जस्तै फुलेको फुल जस्तै हो भन्ने जब यो फुल फुल्न छोड्छ नि दादा बाँच्ने आधारहरू र आशाहरू मर्दो रहेछ थाहा थियो मेरो ड्रिम गर्लले नि मलाई भुलेर अरूसँग नाता जोड्छ हल्का मन दुखेको छ तर पनि सम्झिन्छु उसलाई भुल्न सक्दिनँ सधैँभर मिस गरिरहन्छु भन्दै छुट्टिन्छु दादा bye take care good night भन्नुभएको छ अवश्य पनि मायामा यस्तै हुन्छ सन्तोषजी जे होस् तपाईँलाई सल्युट गर्छ यो चन्द्र कि मायामा धोका पाउनुभयो अथवा तपाईँले आफ्नो मायाको लागि आफ्नो मायाको लागि आफ्नै मायालाई कुर्बान गरिदिनु भयो त्यागिदिनु भयो सदैव यसरी नै खुसी रहने प्रयास गर्नुहोला अर्को कमेन्ट गर्नुभएको छ हेरी खनालजीले नै तपाईँलाई धेरै धेरै धन्यवाद छद्र दाई God bless you a lot good night have a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अघि नै पनि उहाँको कमेन्ट पढेको थिएँ अर्को कमेन्ट गर्नुभएको छ तामाङ बिमलाजीले miss you our friend and my lovely दे युनिसालाई मिस यु लभ यु भन्छु बाई दादा have a sweet dream bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सुदिन लामाजीले हेलो दादा यो चिसो मौसममा न्यानो माया छ है यो सुदिन लामाको तर्फबाट दादा आजभोलि मेरी सानोले विश्वास नै गर्दैन दादा त्यसैले यो एफएमको सहाराले सानोको मुटुसम्म पुर्याउने कोसिस गर्दैछु दादा मेरो सन्देश भन्नुपर्दा दादा सानोको सोचलाई मलाई निष्ठुरी सोच्छ तर म निष्ठुरी छैन भनिदिनु न है दादा आजलाई यति नै सानो उही तिमीलाई माया गर्ने सुदिन लामा फ्रम हेटौँडा अट्ठाइस ओके बाई गुड नाइट मेरी रुन्ची मायालु भन्नुभएको छ सानोजी विश्वास एउटा कडी हो जुन कडीमा माया अडिएको हुन्छ हुनसक्छ सुदिनजीले केही त्यस्तो काम गर्नुभयो होला जसको कारणले गर्दा तपाईँले केही विश्वासहरू गुमाउनु भयो होला अथवा तर म आग्रह गर्छु सुदिनजीले त्यस्तो केही पनि काम गर्नु भएको छैन तपाईँको विश्वासमा ठेस पुर्याउने काम गर्नु भएको छैन भने बी पोजिटिभ सदैव नेगेटिभ मात्र सोचेर पनि हुँदैन सदैव पोजिटिभ मात्र सोचेर पनि हुँदैन जहाँ हामीले नेगेटिभ सोच्नुपर्छ त्यहाँ सोच्नुपर्छ जहाँ हामीले पोजिटिभ सोच राख्नुपर्छ त्यहाँ पोजिटिभ सोच पनि राख्नुपर्छ मायामा सकेसम्म सदैव पोजिटिभ सोच राम्रो थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि सुदेनजी अर्को कमेन्ट गर्नुभएको छ विस सिडिजीले भन्नुभएको छ नफर्किने समय र उसलाई अझै पनि बिर्सिएको छैन त्यसैले भन्न चाहन्छु मिस यु सर्टकट एकदमै मिठो भावना थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ I am far from you भन्नुभएको छ चन्द्र दाजु म part of you from Padam पोखरीबाट भन्नुभएको छ आज म धेरै त भन्दिनँ दाजु मेरो प्यारीलाई धेरैभन्दा धेरै मिस गर्दैछु and take care be safe and love you love you love you so much प्यारी भन्छु दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अन्य कमेन्टहरू पनि अझै आइरहेका छन् तर अब भने तपाईँका कमेन्टहरू लिन सक्दिनँ तपाईँका कमेन्टहरू लिन नसके पनि तपाईँका नामहरू लिन गइरहेको छु तपाईँले माफ गरिदिनुहुनेछ मलाई तपाईँको कमेन्ट नपढेकोमा मलाई आशा छ र एउटा जानकारी पनि तपाईँले यो कार्यक्रम भोलि अपलोड हुन्छ आज बेलुका या भोलिसम्म अपलोड भइसक्छ तपाईँले युट्युबमा एसएबिआई एसएयुजिएटी सबै सौगात भन्ने च्यानल छ त्यसलाई सब्सक्राइब सब्सक्राइब पनि गर्न सक्नुहुन्छ र रेडियो सर्भरका कार्यक्रमहरू विशेष गरी मैले सञ्चालन गर्ने कार्यक्रमहरू तपाईँले त्यहाँबाट सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ र अन्य विविध मनोरञ्जनात्मक भिडियोहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ यो लिङ्कहरू म फेसबुकमा पनि अपडेट गर्नेछु यतिखेर कमेन्ट गर्ने साथीहरूको नाम म सर लिँदैछु कमेन्ट गर्नुभएको थियो साथीहरूले ह्यारी खनालजीले पनि कमेन्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच त्यसै गरी अन्य साथीहरूमा भुवन तामाङजीले कमेन्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि असफल प्रेमी विनोद गोले त्यसै गरी क्रिस्चियन नानु मोक्तान रोमियो अर्जित ढाका राईजीले त्यसै गरी अलिना एलिना लामाजीले विनोद लामाजीले त्यसै गरी सुनिता तामाङजीले हामीलाई कमेन्ट गर्नुभएको थियो कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद आगामी साता तपाईँको कमेन्टहरू लिएर तपाईँको एसएमएसहरू लिएर तपाईँको सन्देशहरू लिएर आउनेछु अन्जानी कान्छुजीले पनि कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ एसएमएस गर्नुहुने सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको आजको बसाइबाट म तपाईँकै मनमित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु भोलि बिहान नौ बजे कार्यक्रम सन्चय हुनुहुन्छमा हाम्रो भेट हुने नै छ तबसम्मका लागि म छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्रि क्यों दिल ये मुझे कहता है जज्बात नए से मिले हैं जाने क्या सर ये हुआ है एक आस मिली फिर मुझको जो कबूल किसी ने किया है